चितवनमा प्रस्तावित पब्लिक विश्वविद्यालय बनाउन आन्दोलनको विकल्प नभएको प्राध्यापकहरूको भनाई मुलुकको दुधका लागि आत्मनिर्भर भएको दुग्ध विकास संस्थानको तथ्याङ्क म्यानमारमा यो वर्षको अन्त्यसम्म सबै राजनैतिक बन्दीलाई रिहा गरिने भारतको महाराष्ट्र राज्यमा डान्स बारमा लगाइएको प्रतिबन्ध हटाउने सर्वोच्च अदालतको फैसला र वेस्ट इन्डिज र पाकिस्तान बीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुने रियल मडिट सबैभन्दा विश्वको धनी क्लब नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थब्लो पाँच मेघासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ सहकर्मी ध्रुवसँगै म सम्झना अब समाचार विस्तारमा उच्च स्तरीय राजनैतिक समितिको नेतृत्व आजदेखि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भागमा परेको छ आलो पालो नेतृत्व सम्हाल्ने कार्यअनुसार आजदेखि प्रचण्डको नेतृत्वमा समितिले एक महिनासम्म अगाडि काम बढाउनेछ असार महिनाभरि विजय कुमार गक्सदारले सम्हाल्नु भएको समितिको नेतृत्व यसअघि कंग्रेस सभापति सुशील कोइरला एमाले अध्यक्ष जलनाथ खनालले सम्हालिसक्नु भएको छ प्रमुख चार दलहरूको सहमति अनुसार आजबाट फेरि प्रचण्डले समितिको नेतृत्व सम्हाल्नु भएको हो हिजो मात्रै गक्सदार नेतृत्वको समितिले चुनाव विरोधी दल नेकपा माओवादीसँग भेटवार्ता गरेको थियो माओवादीले भने बिना शर्त वार्तामा आउन चार दल र सरकारलाई अनुरोध गरेको छ नेपाली कंग्रेसका सभापति सुशील कोइरालासँग नेपालका लागि चयनका राजदूत ओ चुन्ताईले आज कोइराला निवास महाराजगंजमा भेट गर्नु भएको छ भेटका अवसरमा समसामयिक राजनैतिक अवस्था र निर्वाचनको बारेमा छलफल भएको थियो चिनिया राजदूतले सभापति कोइरालाको स्वास्थ्य स्थितिको बारेमा चासो राख्दा उहाँले राम्रो रहेको जवाफ दिएको कोइरालाका स्वकीय सचिव लक्ष्मण ढकालले बताउनुभयो सभापति कोइरालाले वर्तमान राजनैतिक निकासको एकमात्र विकल्प निर्वाचन भएकोले तोकेकी समयमा निर्वाचन निर्वाचन गराउनुपर्ने कुरामा जोड दिनु भएको थियो राजदूत चुन्ताईले निर्वाचन सफल पार्न चीन सहयोग गर्न सधैँ तयार रहेको उल्लेख गर्नुभएको थियो नेकपा माओवादीका उपाध्यक्ष सीपी गजरेलले सरकारले घोषणा गरेको निर्वाचनको प्रतिकार गर्नका लागि आफूहरूले तयारी थालेको बताउनु भएको छ आज बिहान सुनसैमा पत्रकारहरूसँग कुराकानी गर्दै गजरेलले मुख्य चार दल भेटमा गएकाले आफूहरूले पनि त्यसको प्रतिकार गर्ने तयारी गरेको बताउनुभयो उहाँले कस्तो खाले तयारी थालेको भनेर खुलाउनु भएन वातावरण नबनाई चुनावमा जानुको कुनै अर्थ नभएको उहाँको दावी छ चार वर्षमा बन्न नसकेको संविधान एक वर्षमा बन्छ भन्ने के ग्यारेन्टी छ गजुरेले भन्नुभयो गोलमेच सम्मेलनबाट अहिलेको विद्यमान समस्याको समाधान गर्नुपर्ने उहाँले बताउनुभयो गजुरेलले नेकपा माओवादीलाई बाइपास गरेर संविधान सभाको निर्वाचन हुनै नसक्ने ठोकुवा गर्नुभयो मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले लहरको भरमा गोलमेज सम्मेलन गरे देशले त्यसले मुलुकलाई झन विवादमा लग्ने बताउनु भएको छ उहाँले औपचारिकता पूरा गर्न गरिने गोलमेज सम्मेलनको कुनै औचित्य नहुने बताउनुभयो अहिले गोलमेज सम्मेलन गर्ने हो भने त्यसको उद्देश्य वैधानिकता कार्यविधि अगाडि नै तय हुनुपर्छ मधेसी पत्रकार समाज पर्साले आज वीरगंजमा आयोजना गरेको पत्रकार भेटघाटमा यादवले भन्नुभयो गोलमेज सम्मेलनले गरेको निर्णय कारण हुने कुरा अहिले नै निर्धारण गर्नुपर्छ हावातालमा गोलमेज गरेर त्यसको अर्थ हुँदैन गोलमेज सम्मेलनमा विगत संविधान सभाले गरेका नब्बे प्रतिशत कामलाई टेकेर बाँकी दस प्रतिशत काम सम्मेलनबाटै पूरा गर्नुपर्ने उहाँको भनाइ थियो वैद्य नेतृत्वको नेकपा माओवादीसँग फोरम नेपालको हाल कुनै पनि मोर्चाबन्दी नरहेको बताउँदै यादवले यथास्थितिमा नेकपा माओवादी चुनावमा गए पनि फोरम नेपाल नजाने दावी गर्नुभयो फोरम नेपाल लगायत विपक्षी दलहरूको माग पूरा नगरी सैनिक उतारेर चुनाव गर्न खोजे मुलुक जाने उहाँले चेतावनी समेत दिनुभयो चुनावमा मधेसी दलहरूबीच सहकार्यको सम्भावना रहे पनि अनुहार हेरेर नभई नीति लक्ष्य विचार र चरित्र मिल्नेसँग मात्र सहकार्य हुन सक्ने यादवले बताउनुभयो सद्भावना पार्टीले नागरिकता बिना मतदाता नामवलीमा नाम नलेखाउन सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको विरोध गरेको छ सर्वोच्चको आदेश संविधान विपरीत र मधेस विरोधी भएको उसले बताएको छ सद्भावनाका अध्यक्ष राजेन्द्र महतोद्वारा जारी विज्ञप्तिमा भनिएको छ अन्तरिम आदेश आसन संविधान सभाको निर्वाचनलाई स्वच्छ पारदर्शी र सहभागितामूलक बनाउने उद्देश्य र नेपालको अन्तरिम संविधान विपरीत गरिएको घोर अलोकतान्त्रिक गैर संवैधानिक निर्णय गरेको छ सर्वोच्चको आदेशले मधेसी दलित आदिवासी जनजाति लगायतका समुदायलाई राज्यको मूलधारबाट बहिष्कृत गर्ने कार्यलाई थप बल पुर्याउने विज्ञप्तिमा उल्लेख छ नागरिकता नभएकालाई पनि मतदाता परिचय पत्र दिने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको रिटमा न्यायाधीश सुशीला कार्कीको इजलासले नागरिकता बिना परिचय पत्र बनाउने काम तत्काल रोक्न अन्तरिम आदेश दिएको छ निजी क्षेत्रका प्रतिनिधिहरूले अहिलेको बजेट लगानी मैत्री नभएको गुनासो गरेका छन् आज मिडिया इन्टरनेसनलले गरेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीप जङ पाण्डेले अहिलेको बजेटले अघिल्लो बजेटको राम्रा कुरा समेत समेट्न नसकेको बताउनुभयो उहाँले लगानी वर्षलाई व्यवस्था गरेको र पुराना राम्रा कार्यक्रम समेत नसमेटेको कारण लगानीको वातावरण बनाउने खालको बजेट आउन नसकेको बताउनुभयो चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष सुरेन्द्र वीर लामाकारले मालाकारले बजेटले लगानीको वातावरण बनाउन नसकेको बताउनुभयो उहाँले अहिलेको बजेटले उद्योगी व्यवसाय निराश बनेको बताउनुभयो त्यस्तै नेपाल बार नेपाल व्यापार संघका अध्यक्ष श्यामप्रसाद बजगाईले बजेटले साना व्यवसायको समस्या समाधान गर्न नसकेको बताउनुभयो अर्थविद चन्द्रमणि अधिकारीले लगानीको लागि प्रतिफल र बैङ्कको लगानीको सुरक्षा हुनुपर्नेमा अहिलेको बजेटले त्यसलाई समेट्न नसकेको टिप्पणी गर्नुभयो नेपालको सामुदायिक क्याम्पसको शैक्षिक स्तरको विकास तथा दक्ष जनशक्ति निर्माणका लागि प्रस्तावित पब्लिक विश्वविद्यालय बनाउन तपाईँको प्राध्यापकहरूले बताएका छन् नेपाल पब्लिक क्याम्पस संघले रोकेको प्रक्रिया अगाडि बढाउनका लागि पनि दबावमूलक आन्दोलन आवश्यक भएको जनाएको छ आज चितवनमा पत्रकार सम्मेलन गर्दै नेपाल पब्लिक क्याम्पस संघका केन्द्रीय अध्यक्ष डाक्टर ईश्वर गौतमले चितवनमा केन्द्रीय कार्यालयको लागि प्रस्ताव गरेकाले चितवनका नागरिक समाजको अगुवाईमा दबावका कार्यक्रम आवश्यक भएको बताउनुभयो उहाँले सरकारले अत्यावश्यक मानेको विश्वविद्यालयका लागि ध्यान नदिएको भन्दै दबाव सिर्जना गर्न चितवनवासीलाई आग्रह गर्नुभयो पत्रकारहरूले सोधेको जिज्ञासामा संघका सल्लाहकार चिरञ्जीवी श्रेष्ठले नेपालको शैक्षिक हिस्सा नै पब्लिक क्याम्पसले ओगटेको भन्दै यसतर्फ सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो त्रिवी समेत यसमा सकारात्मक भए पनि सरकार र योजना आयोगकै कारण फाइल रोकिएको प्राध्यापकहरूले बताएका छन् विगत वर्षमै यो क्याम्पसको केन्द्रीय कार्यालय चितवनको दियालो बंगालामा खुलाउने सहमति भइसकेको छ राजनैतिक दल समेत सकारात्मक भए पनि सरकारी सरकारले चासो दिन नसकेको उनीहरूको भनाइ छ समस्या समाधानका लागि स्थानीय प्रशासनले भोलि वार्तामा बस्ने प्रतिबद्धता जनाएपछि चितुनको माडीमा नागरिक समाजले गरेको यातायात बन्द फिर्ता लिएको छ यातायात सम्बन्धी विभिन्न आँटबुधे मागहरू पूरा नगरेको भन्दै नागरिक समाज माडीले चितुनको माडीमा आज यातायात बन्दको आह्वान गरेको थियो असार तीस गते बसन्तपुर नजिकै भएको सवारी दुर्घटनामा चालकको लापरवाहीको कारण भएकाले चालकलाई कारवाही गर्नुपर्ने बसमा क्षमताभन्दा बढी यात्रुहरू राख्न नपाइने माडीमा ट्राफिक प्रहरी नागरिकको प्रबन्ध गर्नुपर्ने लगायतका आठ बुधे मागहरू नागरिक समाजले अघि सारेको समाजका अध्यक्ष सुरज अधिकारीले जानकारी दिनुभयो माघहरूका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा भोलि दिउँसो वार्ता गर्ने सहमति भएको छ वार्तामा प्रमुख जिल्लाधिकारी यातायात व्यवसायी नागरिक समाजका प्रतिनिधि र माडीका राजनैतिक दलका प्रतिनिधिहरू बस्ने बताइएको छ मुलुकको दुधमा आत्मनिर्भर भएको छ दुग्ध विकास संस्थाले मुलुकको दुधका लागि आत्मनिर्भर भएको तथ्याङ्क सार्वजनिक गरेको हो गएको आर्थिक वर्षमा किसानले उत्पादन गर्ने दुधको उत्पादन एघार प्रतिशतले बढेर दैनिक दुई लाख लिटर उत्पादन भइरहेको संस्थानले जनाएको छ उत्पादन बढेपछि अघिल्लो आर्थिक वर्षमा भारतबाट दुध आयात नगरेको संस्थानले जनाएको छ गएको वर्ष भारतबाट पच्चिस लाख लिटर दुध आयात गरिएको थियो मुलुकमा आठ सय दुग्ध उत्पादक सहकारी संस्था तथा सरकारी स्तरबाट सैतिस जिल्लामा र सहकारीका छैसठीवटा दुग्ध चिस्यान केन्द्र रहेको संस्थानका महाप्रबन्धक सियाराम प्रसाद सिंहले जानकारी दिनुभयो राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पूर्व प्रधानमन्त्री मरिसमान सिंह श्रेष्ठको उपचारको लागि एक लाख तीस हजार रुपियाँ सहयोग गरेको छ पूर्व प्रधानमन्त्री सिंहको उपचारमा आर्थिक समस्या भएपछि राप्रपा नेपालले आर्थिक सहयोग गरेको हो अध्यक्ष कमल थापा सहितका नेता कार्यकर्ताबाट जम्मा गरेको रकम कोषाध्यक्ष दिल विकास राज भण्डारीले पूर्व प्रधानमन्त्री उपचार सहयोग कोषलाई हस्तान्तरण गरेको राप्रपा नेपालका युवा नेता मोहन श्रेष्ठले जानकारी दिनुभयो सहयोग संकलनको काम भइरहेको भएको पनि श्रेष्ठले जानकारी दिनुभयो फोक्सोको क्यान्सरबाट पीडित पूर्व प्रधानमन्त्री सिंहको दिल्लीको मैदान्त अस्पतालमा उपचार भइरहेको छ परिवारले आर्थिक समस्या परेको भन्दै सरकार सहित सबैलाई सहयोगको लागि आग्रह गरेको छ नेपाली सेनाले आजदेखि नयाँ कार्यालय पोसाक लागू गरेको छ पहिलो चरणमा नयाँ पोसाक हप्ताको तिन दिन मात्र लागू हुनेछ सेतो सर्ट र हरियो पाइन्ट सहितको नयाँ पोसाक पहिलो चरणमा सैनिक मुख्यालय र उपत्यका विभिन्न इकाइहरूमा कार्यरतका लागि लागू गरिएको छ सैनिक मुख्यालयका अनुसार अन्य चार बार अन्य चार बार पुरानै पोसाक लगाइनेछ पोसाक सिलाइमा ढिलाइ भएकाले मुख्यालय र उपत्यका विभिन्न इकाइका सबै सैनिकले भने नयाँ लगाउन पाउने छैनन् आज साउने संक्रान्ति देशैभर मनाइँदैछ सौरमान अनुसार सूर्य दक्षिणायनतिर गई कर्कट रेखामाथि पुग्ने भएकोले आजको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ हिन्दू धर्मअनुसार सूर्य दक्षिणायन हुँदा देवताको रात र पितृको दिन हुने भएकोले हिन्दूहरूले साउन महिनादेखि पितृ कार्यको थालनी गर्ने प्रचलन पनि रहिआएको छ खाई मुरी उब्जाउने भन्ने कथन अनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित र हिलो मैलाबाट छुटकारा पाउन एक रमाइलो गरी भोज खाने चलन पनि रहेको छ हिलोमा लामो समयसम्म काम गर्नुपर्ने भएकाले हिलोबाट फैलने रोगबाट जोगिन लोतो फाल्ने पनि प्रचलन रहेको छ आज साँझ कुकुर डाइनो काग भलायो कुरिलो पानी सरो पुरेनी गलेनी लगायतका औषधीय वनस्पतिहरू बालेर बेलुकी घरको आँगनबाट चारै दिशामा अगुल्टो अर्थात लोतो फ्याँक्ने चलन छ आज कण्डारक नामक राक्षसको पूजा पनि गर्ने गरिन्छ जसले दाँत लोतो खटिरा जस्ता चर्मरोगको प्रकोपबाट बस्न सकिने विश्वास गरिन्छ साथै लोतो फ्याँक्दा नाङ्लो ठटाउने शङ्ख फुक्ने घण्टा बजाउने ढिकी कुट्ने पनि गरिन्छ साथै साउन महिनाभर हिन्दू नारीहरूले हातमा मेहेन्दी र हरियो चुरा लगाउने चलन छ भने प्रत्येक सोमबार व्रत पनि बस्ने गरिन्छ साथै शिव मन्दिरहरूमा साउनको सोमबार विशेष घुइजो पनि लाग्ने गर्दछ साउने संक्रान्तिको महत्वको विषयमा सहकर्मी सुजिता हमालले तयार पारेको एक रिपोर्ट आज देशभर साउने संक्रान्ति पर्व मनाइँदैछ सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर ठिक कर्कट रेखामाथि पुग्ने हुनाले आजको दिनलाई कर्कट संक्रान्ति पनि भन्ने गरिन्छ हाम्रो देश अर्थात् कृषि प्रधान देशमा मानुखाई मुरी उब्जाउने भन्ने भनाइ छ त्यसैले महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलो मैलो पखाली घर परिवार र आफन्तका साथ रमाइलो गरी भोज खाने परम्परा पनि रहेको छ असारे हिलोका कारण फैल फैलन सक्ने रोगबाट जोगिन फाल्ने पर्व मनाउन थालेको बताउनुहुन्छ पण्डित गङ्गाराम आचार्य यो साउने सङ्क्रान्ति हाम्रो हिन्दूहरूको महान चाड पर्व भनेर मानिन्छ र यसलाई विशेष गरेर हिन्दू धर्म अवलम्बीहरूले विशेष गरेर यसलाई मान्दछन् पहाडी भेगमा पनि यसको विशेष मान्यता भएको देखिन्छ उहाँ पनि सबैले यस पर्वलाई मनाउने गर्दछन् र यो पर्व त विशेष गरेर मनाउने भनेको निवा कागती सुन्तलाको पूजा नगरिकन यदि सुन्तला त्यो निवा खाइएछ भने लुतो आउँछ भन्ने यस्तो यो हाम्रो परम्परा चलिआएको हुनाले लुतो नआओस् भनेर पनि कागती निवाहरूको पूजा गरेर त्यसपछि लुतो फाल्ने अगुल्टो फाल्ने नाङ्लो बजाउने इत्यादि गरेर लुतो फालेर यो खाने चलन गरिएको छ हिन्दू धर्मावलम्बीलाई यो अत्यन्त यो उत्तम मानिएको छ र यसमा असार महिनाभरिमा हिलो हिलोमा काम गर्ने र हिलो फाल्ने भनेर पनि भनिएको भनिएको हुन्छ र यसरी यो साउने सङ्क्रान्ति हाम्रो हिन्दूहरूको लागि यो आज कागती निबुवा अम्बा अनार नास्पति आदि फलफुलहरू चढाएर कण्डारक नामक राक्षसको पूजा गर्ने प्रचलन छ यसरी कण्डारक नामक राक्षसको पूजा गर्नाले के हुन्छ त भन्दा फेरि पनि पण्डित आचार्य आजको दिनमा पूजा गराएर चढाएन भने र कण्डारक नाम गरेको राक्षसको पूजा गर्नु पर्दछ यदि त्यो राक्षसको पूजा गरिएन भने दाद लुतो खटिरा जस्ता चरमरोग चरमरोग खालका अनेक किसिमका रोगहरू यस शरीरमा हुन सक्दछन् र यसरी आजको दिनमा कण्डारक राक्षसको पूजा पूजा गर्नु र लुतो फाल्नु रोग शान्ति हुन्छ लुतो खटेराहरू आउँदैन भन्ने हाम्रो विश्वास औषधीय वनस्पतिहरू कुकुर डाइनो काग भलायो कुरिलो पानीसरो पोरेनी गलेली लगायतका वनस्पतिहरू बालेर बेलुकी घरको आँगनबाट चारै दिशामा अगुल्टोबाट लुतो फ्याँक्ने प्रचलन छ यसरी लुतो फ्याँक्दा मानिसहरूले आआफ्नो परम्परा र मान्यता अनुसार नाङ्लो छटाउने शङ्का फुक्ने घण्ट बसाउने ढेकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने गरिन्छ साथै साउन महिनाभर हिन्दू नारीहरूले हातमा मेहन्दी र हरियो चुरा लगाउने प्रचलन रहेको छ प्रत्येक सोमबार व्रत पनि बस्ने गर्दछन् साउन महिनाको प्रत्येक सोमबार शिव मन्दिरहरूमा शिवको पूजा गर्नेहरूको विशेष घुइँचो लाग्ने गर्दछ यसरी साउन महिनाभरि हिन्दू नारीहरूले लगाउने हरियो चुरा र मेहन्दीको के महत्व छ वा किन लगाउँछन् त ए साउन महिना शिवजीको महिना भएको कारणले गर्दाखेरि श्रीमानको आयु बढाउने आयु बढाउने हरियो चुरा र मेहन्दी लगाउँछन् त्यो बिहा नगरेको महिलाहरूले गर्दाखेरि आफ्नो राम्रो श्रीमान पाउनको लागि हरियो चुरा र मेहन्दी लगाउने अब हामीले यो शिवजीको महिना हुनाले हरियो चुराहरू लगाइन्छ मेहन्दी अब श्रीमानको आयु बढोस् भनेर बिहा नभएकोहरूले राम्रो शिवजी जस्तो श्रीमान पाऊँ भनेर व्रत बस्ने मेहन्दी लगाउने हरियो चुरा लगाउने पछिल्लो समयमा साउने सङ्क्रान्तिको महत्त्व बिस्तारै घट्दै गएको पाइन्छ कति कतिपय युवा पुस्ताहरूमा साउने सङ्क्रान्ति भनेको के हो र यसको महत्त्व के भन्ने कुरा थाहै नभएको कुरा अग्रजहरू बताउँछन् बाँकी समाचार नेपाल विद्युत प्राधिकरणले आजबाट लागू हुने गरी नयाँ लोडसेडिङ तालिका सार्वजनिक गरेको छ नयाँ तालिका अनुसार अब दैनिक साढे तिन घण्टा मात्र लोडसेडिङ हुनेछ प्राधिकरणले दैनिक पाँच घण्टा लोडसेडिङ गर्दै आएको थियो वर्षाका कारण जलाशय र नदीमा पानीको मात्रा बढ्दा विद्युत उत्पादनमा वृद्धि भएकाले लोडसेडिङ कम भएको विद्युत प्राधिकरणले जनाएको छ नेपालमा नयाँ आयोजना नथपेकाले अझै केही वर्ष सुक्खायाममा लोड लोडसेडिङबाट नेपालीहरू पीडित हुनेछन् रोकिराखेको ट्रकसँग मोटरसाइकल ठोक्कदा पाल्पाको मदन पोखरा छ दमक डाँडामा एकजनाको ज्यान गएको छ दुर्घटनामा पचास वर्षका एगे पाण्डेको ज्यान गएको हो लु दस्प छ चार शून्य एक नम्बरको मोटरसाइकल ट्रकमा ठोकिएको हो टाउकोमा गम्भीर चोट लागेको पाण्डेको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ उता मोरङको मधुमल्लामा आज बिहान करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ मृत्यु हुनेमा मधुमल्ला पाँच कि उनासाठी वर्षीय दिलपा भण्डारी रहेकी छन् बिहान छ बजे घरमा रहेको ट्युबवेलमा मुख धुन गएकी भण्डारी त्यसमा जोडिएको मोटरबाट लिक भएको करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन् उनको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ प्रहरीले वीरगञ्जबाट झण्डै एक लाख नक्कली भारतीय सहित पाँचजनालाई आज पक्राउ गरेको छ ओडा प्रहरी कार्यालय बिरता वीरगञ्जबाट खटेको गस्ती प्रहरी टोलीले पाँच सय रुपियाँ दरको नक्कली भारतीय नोट सहित पाँचजनालाई पक्राउ गरेको हो पक्राउ पर्नेमा वीरगञ्ज चौध रानीघाट निवासी वीरेन्द्र कुमार गुप्ता रौनियार र वीरगञ्ज तेह्र घडियरुवा निवासी कृष्ण सहित पाँचजना रहेका छन् नक्कली नोट ओसार गर्न प्रयोग गरिएको बा अडतिस पाँच पाँच पाँच नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ यता मकवानपुर प्रहरी ले एम्बुलेन्समा राखेर तर्फ लैजाँदै गरेको डेढ क्विन्टल गाँजा बरामद गरेको छ गैराती मकवानपुर मकवानपुरको चुरियामाईबाट उक्त परिमाणको गाँजा बरामद भएको हो बा पाँच एकाउन्न एकानब्बे नम्बरको एम्बुलेन्समा लैजाँदै गरेको एक सय त्रिपन्न किलो गाँजा प्रहरीले पक्राउ गरेको हो काठमाडौँको चुचेपाटी स्थित ग्रेस अस्पतालको नाममा दर्ता रहेको उक्त एम्बुलेन्स मनहरी पुगेर गाँजा व्यापारीसँग मेलेमतो गरी बेरगन्जतर्फ लैजाने क्रममा घटनामा चालकलाई पक्राउ गरेको जिल्ला प्रहरी मकवानपुरले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौँ आर्थिक वर्ष दुई हजार सत्तर एकहत्तरका लागि सरकारले सार्वजनिक गरेको बजेटप्रति तपाईँको प्रतिक्रिया के छ ए सकारात्मक छ बी आशा गरेको जति भएन र सी कानुनमा चुनौती तपाईँले पठाउनु भएको अन्तिम मत परिणाम यस्तो रहेको छ ए सकारात्मक छ भन्नेमा एकचालिस प्रतिशत बी आशा गरेको जति भएन भन्नेमा चौबिस प्रतिशत र सी कानुनमा चुनौती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 देशव्यापी युद्धविराम हुन सक्ने र देशमा साठी वर्षमा पहिलोपल्ट बन्दुकहरू शान्त हुने भन्दै उहाँले त्यसका लागि कठिन वार्ता गर्नुपर्ने र कडा सम्झौता गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो बेलायती प्रधानमन्त्री क्यामरुनले म्यानमारमा राजनैतिक सुधारको प्रक्रिया सकारात्मक भन्दै मानवाधिकार रक्षा र क्षेत्रीय द्वन्द अन्त्यको लागि उत्कृष्ट कदम चाल्नुपर्नेमा जोड दिनुभयो म्यानमारका राष्ट्रपति थेन्सन व्यापार तथा सैन्य सम्बन्धबारे छलफल गर्न बेलायत जानुभएको हो Thank you. भारतको सर्वोच्च अदालतले महाराष्ट्र राज्यमा डान्स बारमा लगाएको प्रतिबन्ध हटाउने फैसला गरेको छ मुम्बई उच्च अदालतको फैसलालाई सदर गर्दै आज सर्वोच्चले बन्द गरेका डान्स बारहरू खोल्न आदेश दिएको हो सर्वोच्चले डान्स बार सञ्चालनका लागि नयाँ लाइसेन्स लिनुपर्ने आदेश पनि गरेको छ महाराष्ट्र राज्य सरकारले सन् दुई हजार पाँचमा राज्यका सबै डान्स बार बन्द गर्ने आदेश दिएको थियो सन् दुई हजार छमा मुम्बई उच्च न्यायालयले रोजीरोटीको अधिकार खोज्न नपाइने भन्दै सरकारको प्रतिबन्ध प्रतिबन्ध खारेज गरेपछि सरकारले त्यस विरुद्ध सर्वोच्चमा चुनौती दिएको थियो सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै राज्यभरका डान्स बारमा काम गर्ने झण्डै पचहत्तर हजार युवतीले फेरि रोजगारी पाउने अनुमान गरिएको छ डान्स बारको आडमा यौन व्यवसाय सञ्चालन हुने गरेकाले तिनको सञ्चालनमा प्रतिबन्ध लगाउनु पर्ने सरकारको तर्क छ खेल समाचार वेस्ट इन्डिज र पाकिस्तान बीचको दोस्रो एक दिवसीय क्रिकेट आज हुने भएको छ यी दुई टोली बीचको खेल वेस्ट इन्डिजको प्रोभिडेन्स स्टेडियम घेन्यामा हुनेछ प्रतियोगिता अन्तर्गत पहिलोका दिवसीयमा पाकिस्तानले वेस्ट इन्डिजलाई एक सय छब्बिस रनले पराजित गर्दै एक शून्यको अग्रता लिएको छ यी दुई टिम बीच पाँच एक दिवसीय श्रृङ्खला र दुई ट्वेन्टी ट्वेन्टी खेल हुनेछन् स्पेनिस जायन्ट रियल मडिट सबैभन्दा विश्वको धनी क्लब बनेको छ फोर्ब्स पत्रिकाले जारी गरेको वर्ल्ड मोस्ट भ्यालुएबल स्पोर्ट्स टिमको सूचीमा रियल मडिट म्यान्चेस्टर युनाइटेडलाई पछि पार्दै सबैभन्दा धनी क्लब बनेको हो बत्तीस पटक लालिगा र नौ पटक च्याम्पियन्स लिग उपाधि उचालेको रियल मडिटको सम्पत्ति तीन दशमलव तीन बिलियन डलर छ पछिल्लो बिस वर्षमा रोल Ronaldo David Beckham Zinedine Zidane र क्रिस्टियानो रोनाल्डो जस्ता सुपरस्टारले रियल मडिटबाट फुटबल खेले अघिल्लो वर्ष पहिलो स्थानमा रहेको म्यान्चेस्टर म्यान्चेस्टर युनाइटेड तीन दशमलव एक सात बिलियन सहित दोस्रो स्थानमा छ गत वर्ष आठौं स्थानमा रहेको स्पेनिस बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ उसको हालको सम्पत्ति दुई दशमलव छ बिलियन डलर रहेको छ चौथो स्थानमा अमेरिकन बेसबल टिम नेटवर्क एनकेस छ एक दशमलव तिन तिन बिलियन डलर सम्पत्ति भएको आर्सनल दसौँ स्थानमा रहेको छ बुलेटिनको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक उच्च स्तरीय राजनैतिक समितिको नेतृत्व आजदेखि प्रचण्डकै भागमा कंग्रेस सभापति कोइराला र चीनका राजदूत चुन्ताबीच समसामयिक राजनैतिक अवस्था र निर्वाचनका बारेमा छलफल निर्वाचनको प्रतिकार गर्नको लागि तयारी थालेको नेकपा माओवादी उपाध्यक्ष गजरेलको भनाई लहरको भरमा गोलमेज सम्मेलन गरे त्यसले मुलुकलाई छन विवादमा लग्ने फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको टिप्पणी चितवनमा प्रस्तावित पब्लिक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 शून्य चौध रमजानका लागि सुन हजुर